म निकै स्तब्ध भएँ त्यो गीत सुनेपछि भावुक बनेर गायो उसले आधुनिकदेखि लोकसम्म नेपालीदेखि हिन्दीसम्म गायो लोकगीत थियो लोकगीत थियो गहिरो रोफे बाताल तिमी राजी छौ भने त ज्यानकै बाजी भयो तर होइन छैन नभन्नु चुखो माया जाल भन्ने गीत गायो लाग्यो मलाई नै भने जस्तो नाच्यो पनि गायो पनि अनि आफ्नो शैक्षिक अनुभव पनि सुनायो म त हेरेको हेरै भएँ दङ्ग परे छक्क परे सबै कुरामा सक्षम देखेँ त्यहाँ आएका दर्शकले भन्दै थिए जुन कुरामा पनि ट्यालेन्ट साँच्ची नै सबै थोकमा पर्फेक्ट थियो पढाइ लेखाइमा ड्रेसअपमा गाउने नाच्ने बोल्ने सबै कुरामा पर्फेक्ट त्यो ज्यानको पछि लाग्ने कति देखेँ कति देखेँ तर उसले खै के देखेछ ममा त्यस्तो मलाई नै चाह्यो उसले म पनि गाउँथेँ बोल्थेँ रेडियो सुनेर तपाईँहरू जस्तै बोल्ने प्रयास गर्थेँ पढ्थेँ तर नाचिदिन्थेँ तर नाच्ने थिइनँ विद्यालयका कार्यक्रममा उद्घोषण गर्ने प्रतियोगितामा भाग लिन्थेँ सफल पनि बन्थेँ तर पनि ऊ जस्तो सक्षम देखिन आफूलाई त्यो व्यक्तिको व्यक्तित्व देखेपछि मलाई पनि ऊ जस्तै बन्न मन लाग्यो सिक्न मन लाग्यो अनि कता कता उसले भने जस्तै आकर्षित पारे जस्तै लाग्यो हो बिस्तारै बिस्तारै उपर्ति ढल्दै गएँ निप्दै गएँ पग्लदै गएँ वास्तवमै ऊ निकै सक्षम थियो तर मैले उसँग त्यो व्यक्तित्वको प्रशंसा गर्न सकिनँ चाहेर पनि माया त गर्थ्यो मलाई यति धेरै मन पराउँथ्यो तर पनि खाइकन नजिक बन्न चाहिनँ मैले कहिले उसको सामु हो मनले त चाहेको थियो उसलाई तर यो किशोर अवस्थाको प्रभाव सम्झ तर यो किशोर अवस्थाको प्रभाव सम्झन्थेँ मैले साथीहरू उसँग कसरी नजिक बन्ने भन्ने बाहना खोजिरहन्थे तर मलाई त्यो अवसर उसले दियो र पनि सकिन सकिन सम्हाल्न सदुपयोग गर्न समय यसरी चलिरह्यो बगिरह्यो उसले जीवनलाई सार्थक बनाउन खोज्यो र मैले पनि ऊ जस्तै मैले पनि विद्यालयको सर्वोत्कृष्ट विद्यार्थीको दर्जा पाएँ सम्मान पाएँ थुप्रै पुरस्कार पाएँ तर कहिले उसँग तुलना म मभन्दा सक्षम देख्थेँ उसलाई हो म मभन्दा सक्षम देख्थेँ उसलाई मैले उसको त्यो माइजूको छोरीले पनि मैले पढ्ने विद्यालयमा पढ्थेँ मसँग विद्यालय जाने आउने गर्थेँ उसलाई बाहना मिल्यो अनि चिठीहरू पठाउँथेँ उनीसँग कलेजबाट छिटो आउने अनि त्यो नानीलाई ल्याउन आउँथ्यो मैले पनि पढ्ने विद्यालयमा मलाई जिस्काउँथ्यो साथीहरू किनकि उसले बाहिरबाट निहाल्थ्यो हाम्रो कक्षामा अनि त्यो नानी पनि मलाई बाई नबनी घर जाँदैन त्यसैले पनि उसले मलाई निहाल्न पाउँथ्यो साँच्चीकै निहाल्थ्यो उसले मलाई मैले पनि ती चिठीको जवाब लेख्न थालेँ धेरै पत्रहरू पठायो मैले जवाब दिन्थेँ हर पत्रहरूले मेरो मन छुन्थ्यो मैले कतिपटक रिजेक्ट गरेँ तर आशावादी बनेर भन्थ्यो यु विल लभ मे एक दिन तिमी मलाई माया गर्नेछौ थाहा छ तिमी पनि माया गर्नेछौ यस्तै भनेर उसले भनिरहन्थ्यो उसको पछि धेरै केटीहरू थिए तर म बाहेक उसले कसैलाई हेरेन यो कुरा मेरो कक्षामा थाहा थियो साथीहरू भन्थे त कति भाग्य माने आशिषलाई पाइस् मैले भन्थेँ मलाई यो सबमा फस्नु छैन धेरैले मलाई आशिषलाई स्वीकार गर भन्थे उसकै गुणगान गाउँथे धेरैको चाहना थियो मैले आशिषलाई स्वीकार गर्न पाऊँ मैले कक्षा दसमा पढ्थेँ र उसले बाह्रमा कता कता यो मनले आशिषको कमी महसुस गर्न थाल्यो आशिषको प्रगति हुँदै थियो मलाई भनिरहेको थियो तिमी विद्यालयको नाम राख्नुपर्छ विशिष्ट श्रेणीमा पास गर्नुपर्छ अनि विज्ञान पढेर विज्ञान पढेर ठुलो मान्छे बन्नुपर्छ म साथ दिन्छु तिमीलाई मलाई थुप्रै गाइडहरू पठाउँथ्यो प्रश्नपत्रहरू हल गर्न भन्थ्यो माया मात्र माया मात्र चाहँदैन थियो उताकी सफलता पनि उसलाई आवश्यक थियो म सफल भएको हेर्न चाहन्थ्यो एकैछिन बाहिर देख्यो भने पढ्न जान भन्थ्यो पढ्न यति अल्छी गर्यो भने कहाँबाट सफल भइन्छ भन्थ्यो निकै सहयोग पुर्यायो मलाई उसको साथले निस्वार्थ माया गर्यो भन्थ्यो भविष्यमा तिमी डाक्टरको पोसाकमा देख्नु छ मैले ऊ पनि इन्जिनियरिङ पढ्न चाहन्थ्यो खै किन मलाई पनि उसले भने जस्तै विज्ञान पढेर केही गर्ने चाहना थियो मलाई पढ्ने टिप्स दियो मेरो एमडी विद्यालय पनि कहीँ कतै आशिषलाई उदाहरण बनाएर प्रेरणा दिन्थे माया गर्दैमा केही सकिँदैन तिमीले त मलाई झन् हौसला दिएकी छौ म तिमीलाई चाहन्छु तिमी जे गर जे भन तर म तिमीलाई माया गर्छु हो यही भन्थ्यो उसले हो महेशजी यही भन्थ्यो साँच्ची नै उसको शब्द शब्दले मलाई छुन्थ्यो व्यवहारले पनि प्रभावित बनायो अहिलेसम्म उमा भएको कुनै कोठ सुनेकी छैन जहाँ जान्छु उसको तारिफ मात्र लाग्न थाल्यो आशिष मेरो लागि सही छ मुखले नभने पनि म प्रति प्रभावित भएछु उसको क्रियाकलापले मलाई प्रेरणा दिन्थ्यो म पनि उसको मायामा सहमति जनाउन थालेँ यति माया गर्ने मान्छे पाउनु भाग्य मानिने हुनुपर्छ मैले पाएँ अनि खुसी छु मेरो जन्मदिन थियो कहाँबाट त्यो पनि थाहा रहेछ उसलाई पहिले विस गरे उसले मैले तम्कासको फोर स्टारमा ट्रिप दिएँ जहाँ साथीहरू मात्र थिए करिब दुई सयजना थिए त्यहाँ मेरो बर्थडे पार्टीको लागि जहाँ आशिष पनि थियो पार्टी चलिरहेको थियो रमाइलो थियो माहौल त्यसै बेला मसँगै पढ्ने एउटा साथीले मेरो लागि भन्दै गीत गायो र अन्त्यमा मलाई मन पराउने कुरा भन्यो सबै सामु म लज्जित भएँ अनि डर थियो आशिषले सोध्यो को हो त्यो मैले मसँग पढ्ने साथी भने सबै कुरा सहन्थ्यो तर खै अरूको मुखबाट मलाई अरूले माया गर्ने कुरा सहन गाह्रो थियो उसको लागि मैले थुप्रै प्रयास गरेँ त्यो पल मेटाउन तर आशिषले मनबाट तर आशिषले मबाट प्रतिक्रिया पाएको थिएन कि मैले पनि आशिषलाई माया गर्छु भनेर आशिषले आवेशमा त्यो साथीसँग कुरा गर्न खोज्यो कुरा भयो पाटिसकेपछि मलाई त्यो कुरा सुन्न दिएन कति प्रयास गरेँ आशिषलाई बुझाउने सम्झाउने तर उसँग कुरा गरेरै छाड्यो आशिषले मलाई माया गर्छु भन्दै थियो तर त्यो साथीले आशिषसँग झुटो कुरा भनेर आशिषलाई पीडा दियो भन्यो हामी एकअर्कोलाई माया गर्छौँ आशिषले यो हुन नसक्ने भन्दा त्यो साथीले आशिषले हप्कायो म अलि पर थिएँ म दौडेर आएर त्यो साथीलाई गाली गरेँ अनि त्यो साथीलाई सम्झाउने प्रयास गरेँ त्यो बेला आशिषले केही कुरा नसुने त्यो दिन आफ्नो हात छाडेन म बाध्य भएँ त्यो दिन त्यो मनको कुरा खोल्नको लागि आशिषलाई भने म पनि मन पराउँछु तिमीलाई ऊ खुसी भयो तर त्यो साथी आशिषमाथि रिस राखेको थियो मैले पनि तिमी साँचो माया मलाई गर्छौ भने तिमी म एउटा असल साथीमै रहनुपर्छ मेरो खुसी चाहन्छौ त तिमी उनी रास भए पनि हाँसेर भन्यो मलाई माफ गर जे होस् हर पल माया गर्नेछु आशिषसँग स्वरी भन्यो म उनीहरू मिलेको हेर्न चाहन्थेँ मेरो अगाडि भए पनि उनीहरू खुलेर कुरा गरे खुसी लाग्थ्यो आशिषको खुसीको सीमा थिएन मलाई थ्याङ्क्स बोल्यो अनि भन्न लाग अनि भन्न थाल्यो आज त भन्यो तर भोलिदेखि तिमी मात्र पढ्नुपर्छ एसएलसी नजिक छ केही आवश्यक छ भने भन मलाई म ल्याइदिन्छु यही भन्यो मैले हाँसेर तिमी तिमी पढन मलाई पुग्छ भन्थे तर उसले भन्थ्यो तिमी सफल भए मात्र म सफल हुन्छु सोध्यौ किन यति धेरै समय लगायो यो प्रेम व्यक्त गर्न म भन्थेँ यति सजिलो ऊ के भन्ने भए किन अरूलाई त्याग्थे त ऊ हाँस्यो सँगै गफ गफ हुँदै गयो आफ्नो घर गयौँ पढाइ चलिरहेको थियो हरेक दिन ऊ छिटो छिटो उठ्थ्यो र म पनि अनि बाहिर निस्केर जहिले हाई भन्थ्यो बिहानमा म ट्युसन नजाउन्जेल ऊ त्यहीँ बस्थ्यो खुब पढ्थ्यो उसले पनि पढाइमा त उसको कुरै नगर्दा हुन्छ आफू त पढ्थ्यो मलाई पनि पढ्नको लागि प्रेरणा दिन्थ्यो एसएलसी आउन केही दिन बाँकी थियो म तयारीमा जोड्दै थिएँ ऊ के ऊ एक्कासी मेरो घरमा आयो म डराएँ अरूले के भन्लान् भनेर तर उसलाई त मेरो अङ्कलले नै सिकाउनु भएछ ऊ मसँगै आएर भन्थ्यो म्याथ गाह्रो लाग्छ हो त्यही सिकाउन भन्नुभएको थियो म त्यसैले आएको यही भन्यो मैले हाँसेर भने बाहना चाहिएको पाइहालेँ उन त मजाक होइन है साँच्चै साँच्चै भन मैले सोधेँ मलाई जिस्काइरहेको थियो म त अचम्म परेँ कतै होइन जस्तो लाग्यो पनि अनि आन्टीले चिया बनाएर ल्याउनु भयो दुबईलाई एकैछिन गफ गर्नुभयो अनि भान्सामा जानुभयो सिरियस थियो साँच्ची नै आदेश पालना गर्न खोज्यो जे भनेको त्यो गरे उसले सिकायो र ओ प्रश्नहरू गरिदियो नजानेमा बन म आउँछु यही भने उसले केही बेर सिकाएपछि भने यसै गरी सँगसँगै रहन पाए कस्तो हुन्थ्यो होला है मैले भने कुर्नुपर्छ अझै छ सात वर्ष आशा गर्छु छिट्टै हुन्छु यस्तै भन्यो अनि मलाई सिकाउँथ्यो मैले छिटो छिटो सिकेँ जस्तो ठाने अनि भने ख्याल राख अलिकति ऊ फेरि मलाई भन्दै गयो तिमी पनि ख्याल गर भन्दै ऊ गयो मैले सोचेकी थिइनँ ऊ घरसम्मै आउला भनेर मैले एसएलसी दिएँ अनि एक दिन आशिषलाई भेटेँ म केही दिनको लागि पोखरा जानुपर्ने थियो त्यही भने उसले मेरो नम्बर लियो प्रायः साँझमा फोन गर्थ्यो केही दिनपछि म तम्कास आएँ एउटा निर्णय लिएर अब ब्रिज कोस गर्न काठमाडौँ जानुपर्ने थियो त्यो कुरा आशिषलाई भने ऊ दुखी हुँदै भन्यो कतै मलाई सधैँको लागि छाडेर जान लागि त होइन मैले भने यति छिटो यति छिटो तिम्रो जीवनबाट अब अलग रहन गाह्रो छ बेला बेलामा फोन हुन्थ्यो उसको एक्जाम नजिक थियो ऊ तयारीमा थियो उसको एक्जाम सकेछ मलाई फोन गर्यो अनि म नतिजा प्रकाशित भएपछि त घाँस आएँ म विशिष्ट श्रेणीमा पास भएँ ऊ खुसी भयो निकै खुसी म काठमाडौँ पढ्ने सोच राखेर फर्केकी थिएँ त्यो भने अनि ऊ दुखी थियो कुनै निर्णय भएको थिएन उसको अब के गर्ने भनेर बुबा आमासँग परामर्श लिएछ उसको बाबाले काठमाडौँ पढ्न पठाउनु भयो मलाई यो खबर भन्यो र म खुसी त थिएँ तर म होस्टेलमा बस्नु पर्ने थियो उसँग सम्पर्कमा रहन सकिनँ कि भनेर उसँग सम्पर्कमा रहन सक्दिनँ कि भनेर डर लागिरहेको थियो म काठमाडौँको लिभरपुलमा भर्ना भएँ केही दिन अघि अब छिट्टै आशिष पनि त्यही कलेजमा भर्ना हुने भएको छ रिजल्ट पश्चात केही समय मबाट टाढा भए पनि अब छिट्टै हामी एउटै कलेजमा हुनेछौँ ऊ खुसी छ त्यो सुनेर ऊ पनि होस्टेलमा बस्ने रे त्यसपछि हामी सँगै हुन पाउनेछौँ एकअर्कोलाई नजिकबाट साथ दिनेछौँ माया दिनेछौँ सँगै सफलता प्राप्त गर्नेछौँ म खुसी छु अब मसँग आशिष हुनेछ एकअर्काका रुचि चाहना आवश्यकता र कमी कमजोरीलाई बुझेर अगाडि बढ्नेछौँ साथ दिनेछौँ एकअर्कोलाई भविष्य बाँचेर भविष्यबारे राम्रोसँग सोचेर पढ्नेछौँ अनि आशा गर्छौँ यो प्रेममा समर्थन पाउनेछौँ परिवारको कुनै गलत कदम नचालिकन परिवारको सल्लाह लिएर मात्र भविष्यबारे निर्णय गरेर मात्र हामी एकअर्काको छौँ पूर्ण विश्वास छ आशीर्वाद छ हो हामी दुबईको परिवारले यो प्रेममा साथ दिनुहुनेछ अवश्य पनि हो दादा हामी छिट्टै नै यो सफल कथा पठाउने दिनको प्रतीक्षामा छौँ यही भन्छु तपाईँलाई मेरो प्रेम कथा पठाएँ अब सफल प्रेम कथा भए पछाडि तपाईँकै कार्यक्रमबाट बजाउने छु जीवनको निर्णय गर्दा एकअर्कोलाई बुझेर मात्र गर्नु प्रेम मात्र सबथोक होइन जीवनलाई सार्थकता तुल्याएर मात्र अगाडि बढ्नुहोला सफल बन्नुहोला मेरो लागि आशी सही भए जस्तै लाग्यो तपाईँको लागि पनि सही साथी चुन्नुहोला ताकि पछुतो नहोस् पछि धेरै धेरै धन्यवाद छ रेडियो गोलमेलाई अनि महेश तपाईँलाई पनि अनि यो कार्यक्रमको रोचक बनाउने पहिलो पत्रको पात्र अञ्जनालाई पनि थ्याङ्क्स धेरै धेरै धन्यवाद छ यहाँलाई मेरो कथा वाचन गरिदिनु भएकोमा अलविदा अलविदा आजको कार्यक्रममा एउटा प्रेम पत्र पढेँ कसैको याद पढेँ मलाई आशा छ यो प्रेम सफल भएपछि तपाईँको प्रेम प्रेमको सफल कथा यही रेडियोबाट यही कार्यक्रमबाट बज्नेछ शिवानीजी धेरै धेरै धन्यवाद छ यहाँलाई शिवानी पछाइले तमघास पुतली बजार हाल भने काठमाडौँ नयाँ बानेश्वरबाट उहाँले पत्र पठाउनु भयो कक्षा एघारमा पढ्दै हुनुहुन्छ विज्ञान सङ्काय लिभरपुल एकाडेमीमा उहाँलाई धेरै धेरै धन्यवाद छ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा राख्छु यतिन्जेलसम्म सुन्नुभयो तपाईँलाई धन्यवाद तपाईँका पनि यी र यस्तै कसैप्रति याद छन् जीवन कथा छ प्रेम कथा छ कसैको याद छ भने हामीलाई पत्राचार गर्न सक्नुहुन्छ जसको लागि कार्यक्रमको ठेगाना कार्यक्रम फेरि तिम्रो याद आयो रेडियो गुल्मे एकानब्बे दशमलव दुई मेगाहर्ज रेसुङ्गा नगरपालिका उपलोतम घाँस गुल्मे यो ठेगानामा पत्राचार गर्नुहोला तिनजेलसम्म सुनेर माया गर्नुभयो यो आवाजलाई मन पराउनु भयो यो आवाजलाई मन पराइदिनु भयो यो आवाज सुन्नुभयो तपाईँलाई धन्यवाद सल्लाह सुझाव दिनुहुनेछ यादहरू पठाउनु हुनेछ यो आशा गर्छु र यदि तपाईँका पत्रहरू प्राप्त भए भने कार्यक्रम सफल भएको ठान्नेछु मैले यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुभएको महात्मे मित्र प्रदीपलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम प्रस्तुता म महेश बोरा पनि बिदा हुन्छु कार्यक्रम फेरि तिम्रो याद आएको अर्को नयाँ श्रृङ्खलामा तपाईँ हाम्रो भेटघाट हुनेछ अलविदा